जोखिने भए सलाम जिन्दगीलाई तिम्रो मेरो एक नजर ठोकिने भए सलाम जिन्दगीलाई सलाम जिन्दगीलाई ओजस्वी शाब्दिक भावहरू पोखिन्छन् जब बनेर सिर्जना नमेटिन रहेछ साहित्यिक प्यास लाग्दैछ तिर्सना तपाईँका तिनै सिर्जनाहरू सधैँका लागि जीवन्त रहन्छन् तिनै जीवन्त रचनाहरूमा हामी आवाज बढ्छौँ कार्यक्रम मेरो रचनामा मात्र रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हर्समा हरेक साताको आइतबार बिहान नौ बजेको नेपाली समाचार पछि कार्यक्रम मेरो रचना मेरो रचना मेरो सुन्न नभुल्नुहोला रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हर्स अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा हर्स र यो कार्यक्रम मेरो रचना म जानुभन्दा पहिले एउटा चिठी तिमीलाई म जानुभन्दा पहिले एउटा चिठी तिमीलाई बिस खानुभन्दा पहिले एउटा चिठी तिमीलाई अनलाइन चिच्याउलान् आउलान् चिच्याउन छर छिमेकी आफन्त आउलान् चिच्याउन छर छिमेकी आफन्त तिमी रुनुभन्दा पहिले एउटा चिठी तिमीलाई जानुभन्दा पहिले एउटा चिठी तिमीलाई पर्ल रात भनी हतारिन्छन् बुढापाका पर्ल रात भनी हतारिन्छन् बुढापाका मलाई लानुभन्दा पहिले एउटा चिठी तिमीलाई बिस खानुभन्दा पहिले एउटा चिठी तिमीलाई धेरैले ल्याउनेछन् फुलको थुङ्गा मेरो निम्ति धेरैले ल्याउनेछन् फुलको थुङ्गा मेरो निम्ति कफनमा सजाउनुभन्दा पहिले एउटा चिठी तिमीलाई बिस खानुभन्दा पहिले एउटा चिठी तिमीलाई एकै एकाएकमा विलिन हुन्छु संसारबाट एकाएकमा विलिन हुन्छु संसारबाट चितामा जल्नुभन्दा पहिले एउटा चिठी तिमीलाई चितामा जल्नुभन्दा पहिले एउटा चिठी तिमीलाई म जानुभन्दा पहिले एउटा चिठी तिमीलाई बिस खानुभन्दा पहिले एउटा चिठी तिमीलाई म जानुभन्दा पहिले एउटा चिठी तिमीलाई सरी गरी गरी सनी धनी रे नमस्कार अनि साहित्यिक अभिवादन गर्न चाहन्छु यो चिसो चिसो मौसम सँगसँगै आज पनि तपाईँलाई तपाईँकै ती सिर्जनाहरूको साथमा उपस्थित भएको छु दर्पण पारिका मित्र अनन्य मित्र राज पौडेलसँगै म छु तपाईँकै हितैसी मित्र तपाईँकै साहित्यिक मित्र दिपेन्द्र तपाईँ सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेघर सँगसँगै तपाईँले हामीलाई इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot कमबाट त्यसै गरी radio Arpan blogspot dot कमबाट पनि तपाईँले हामीलाई एकैसाथ सुनेर साथ दिइराख्नु भएको छ कार्यक्रम मेरो रचनाको यो बसाइँलाई लिएर हामी आउने गर्छौँ हरेक साताको आइतबार बिहान नौ बजेको नेपालवाणी समाचारपछि करिब करिब दस बजीसम्म यो बसाइँ बस्नको लागि आउने गर्छौँ सदा हामी दस बजेपछि आउने गर्थ्यौँ भने केही समय चेन्ज भएको छ र परिवर्तनशील समयमा कार्यक्रमको समय थलने पनि अलिकति परिवर्तन भएको छ नौ बजेबाट तपाईँले अब कार्यक्रम मेरो रचनालाई सुन्न सक्नुहुनेछ आज पनि तपाईँकै साहित्यिक सिर्जनाहरूको साथमा उपस्थित भएको छु कार्यक्रमको सुरुवातमा मैले एउटा रचनालाई जोडेको थिएँ एउटा गजललाई जसलाई पठाउनु भएको थियो असफल यात्री सुमनजीले खोटाङदेखि यो रचनालाई पठाउनु भएको थियो तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु असफल यात्री सुमनजीप्रति आभारी रहे यो समयमा तपाईँले हामीलाई कार्यक्रम मेरो रचनालाई ब्लग स्पोर्टहरूमा पनि विभिन्न वेबसाइटहरूमा पनि सुनेर साथ दिन सक्नुहुनेछ Chisapani Nepal dot blogspot dot कमबाट त्यसै गरी Mohan Bihani dot blogspot dot कमबाट पनि कार्यक्रम मेरो रचनालाई तपाईँले जुनसुकै समयमा तपाईँलाई जुन बेला पाएको पर्छ जुन बेला तपाईँलाई सुन्नको लागि समय मिल्छ भ्याउँछ त्यही समयमा तपाईँले हामीलाई डाउनलोड गरेर पनि सुन्न सक्नुहुनेछ कार्यक्रम कार्यक्रम मेरो रचना विशुद्ध साहित्यिक बसाइ हो यो बसाइमा रहेर हामी तपाईँकै साहित्यिक सिर्जनाहरू सँगसँगै बग्ने गर्छौँ तपाईँको त्यो अमर सिर्जनाहरूमा हामी आवाज मिसाउने काम गर्छौँ आज पनि सोही क्रममा जुट्नको लागि म उपस्थित भएको छु सुरुवातमा मैले एउटा रचनाबाट कार्यक्रमको दैलो उघारिसकेको छु अब त्यसै गरी तपाईँकै रचनाहरूतर्फ लाग्न चाहन्छु ढिलो नगरिकन मेरो हातमा मनोज भट्टराईजीले तेरुथुमदेखि पठाउनु भएको रचना छ हाल उहाँ दक्षिण कोरियामा हुनुहुँदो रहेछ उहाँले यो रचनालाई मेल गरेर पठाउनु भएको छ उहाँको रचनालाई अगाडि जोड्न चाहन्छु कान्छालाई कान्छी खोज्यौ भन्दा सुन्न गाह्रो भयो कान्छालाई कान्छी खोजौ भन्दा सुन्न महँगो भयो गाउँघरमा बजाइरहने पञ्चे बाजाको धुन महँगो भयो कान्छ कान्छालाई कान्छी खोज्न भन्दा सुन महँगो भयो घरमा बजाइरहने पञ्चे बाजाको धुन महँगो भयो यसो उसो हात काटी सिउँदो रङ्गाऊ भने पनि यसो उसो हात काटी सिउँदो रङ्गाऊ भने पनि रङ्गाउनलाई शरीरको खुन महँगो भो गाउँघरमा बजाइरहने पञ्चे बाजाको धुन महँगो भयो बिहे गरिस भोज खाउँ भन्ने होलन साथीभाइ बिहे गरिस भोज खाउँ भन्ने होलन साथीभाइ खाए खाउँला भन्ने पनि नुन महँगो भयो कान्छालाई कान्छी खोजौ भन्दा सुन महँगो भयो आजकल त एउटा सुन्दर घर बनाए बिहे गर्न नि गाह्रो छ आजकल त एउटा सुन्दर घर बनाई बिहे गर्न नि महँगो छ सुन्दर घर बनाउला नि त भने पनि चुन महँगो भो घरमा बजाइने पञ्चे बाजको धुन महँगो भयो कान्छालाई कान्छी खोजौ भन्दा सुन महँगो भो घरमा बजाइरहने पञ्चे बाजको धुन महँगो भो घरमा बजाइरहने पञ्चे बाजको धुन महँगो भो मनोज भट्टराई तेह्रथुम हाल दक्षिण कोरियादेखि उहाँले यो रचनालाई पठाउनु भएको थियो तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु आगामी दिनहरूमा पनि यस्तै यस्तै रचना पढ्न पाइराखौँ यो बसाइमा रहेर त्यसै गरी अर्को रचनालाई पनि अगाडि जोड्न चाहन्छु मेरो हातमा नेत्र अविरलजीको रचना छ उहाँले यो रचनालाई ताप्लेजुङ खोप्लेयनदेखि पठाउनु भएको हो खोप्लिङदेखि हाल उहाँ बरायनमा हुनुहुन्छ उहाँको रचनालाई पनि अगाडि जोड्न चाहन्छु कसैमाथि दबाव छ जिन्दगीको कसैमाथि दबाव छ जिन्दगीको मलाई नै अभाव छ जिन्दगीको खै किन सधैँ भेटिन्छन् मतिर खै किन सधैँ भेटिन्छन् मतिर कालो पाटे नकाब छ जिन्दगीको मलाई नै अभाव छ जिन्दगीको सागरमाथाको शिर छुने उद्देश्य सगरमाथाको शिर छुने उद्देश्य आज मेरो झुकाव छ जिन्दगीको मलाई नै अभाव छ जिन्दगीको मलाई भुलाउने अचेल हात मलाई भुलाउने अचेल हात एक बोतल शराब छ जिन्दगीको कसैमाथि दबाव छ जिन्दगीको आज म माथि एक जमाउने अब आज म माथि हक जमाउने कोही कोही छ अर्ब जिन्दगीको कसै माथि दबाव छ जिन्दगीको मलाई नै अभाव छ जिन्दगीको मलाई नै अभाव छ जिन्दगीको निकै सुन्दर रचना यो सुन्दर रचनाको लागि नेत्र अविरलजीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु यो रचनालाई उहाँले ताप्लेजुङ खोप्लिङदेखि हाल उहाँ बरायनमा हुनुहुन्छ उहाँले हामीलाई अनलाइनमा सुनेर साथ दिनुहुन्छ बेला बेलामा रचना पनि पठाएर हामीलाई साथ दिनुहुन्छ निकै आभारी रहेँ नेत्र अविरलजीप्रति पनि त्यसै गरी अर्को रचनालाई पनि अगाडि जोड्न चाहन्छु बिखर्ची राम चितवन लेख्नु भएको छ ठेगाना हाल मरुभूमिको छातीबाट भनेर लेख्नु भएको छ उहाँको रचनालाई पनि अगाडि जोड्न चाहन्छु छाया बनी मेरै सामु झुकेपछि के लाग्छ र छाया बनि मेरै सामु झुकेपछि के लाग्छ र दिलभित्र हुने आई लुकेपछि के लाग्छ र गल्ती भन्नु मेरै थियो नचार नचाहेरै बहकिदिए गल्ती भन्नु मेरै थियो नचाहेर बहकिदिए मनको गाँठो अन्यासै फुकेपछि के लाग्छ र छाया बनी मेरै सामु झुकेपछि के लाग्छ र साउन भदौ गहभरि झरी भनी दर्केपछि साउन भदौ गहभरि झरी भनी दर्केपछि शीतबिन्दु नयनमै सुकेपछि के लाग्छ र दिलभित्र उनी आए लुकेपछि के लाग्छ र सम्हालेर बैसैको बसेकै थिए बलेक्सीमा आफूलाई स सम्हालेर बसेकै थिए बलेसीमा आफैलाई सारा बाचा मझेरी सु चुकेपछि के लाग्छ र छाया पनि मेरै सामु झुकेपछि के लाग्छ र पोको पारी सिरानीमै राखिदिए खुसी सारा पोको पारी राखिदिए खुस खुसी सार आफ्नै मुटु आफैसँग दुखेपछि के लाग्छ र आफ्नै मुटु आफैसँग दुखेपछि के लाग्छ र दिलभित्र उनी आई लुकेपछि के लाग्छ र छया पनि मेरै सामु झुकेपछि के लाग्छ र दिलभित्र उनी आई लुकेपछि के लाग्छ र बेकर छिराम चितवन हाल मरुभूमिको छातीबाट तिमी पराई हुनु पहिले भगवान मलाई मर्नु परोस् हो तिमी पराई हुनु पहिले भगवान मलाई मर्नु परोस् जसलाई तिमीले चाहन्छौ जसलाई तिमीले चाहन्छौ उसैले नि माया गरोस् तिमी पराई हुनु पहिले खुसी रहोस् तिम्रो जीवन मेरो आँसु पनि तिमीलाई नै माया गर्छु मलाई घृणा गरे पनि हो खुसी रहोस् तिम्रो जीवन मेरो आँसु पनि तिमीलाई नै माया गर्छु मलाई घृणा गरे पनि मेरो भगमा आँसु आँसु तिम्रो भगमा हाँसो परोस् जसलाई तिमीले चाहन्छौ जसलाई तिमीले चाहन्छौ उसैले नि माया गरोस् तिमी पराई हुनु पहिले छातीमा तिमीलाई खुसी मिल्छ भने म बिना नै तिम्रो जीवन सुखमय हुन्छ भने मनोरञ्जनका लागि सुनो हजुर रेडियो अर्पण सुनो नदेखेरै मलाई सताउँछन् दिनका दिन नदेखेरै मलाई सताउँछन् दिनका दिन अनौठो उपहार पठाउँछन् दिनका दिन खाम भित्र चिठी थियो चिठीभित्र वेदना थियो खाम भित्र चिठी थियो चिठीभित्र वेदना थियो किन यसरी कोही बहकाउँछन् दिनका दिन नदेखेरै मलाई सताउँछन् दिनका दिन ए हावा जाउ चाँडै उनलाई सोधेर आऊ ए हावा जाउ चाँडै उनलाई सोधेर आऊ कुन बस्तीबाट हेरी अगाउँछन् दिनका दिन नदेखेरे मलाई सताउँछन् दिनका दिन भन तिमीलाई कसरी चिनौ यो उपहारबाट भन तिमीलाई कसरी चिनौ यो उपहारबाट मलाई सोच्न बाध्य बनाउँछन् दिनका दिन अनौठो उपहार पठाउँछन् दिनका दिन मलाई एकहोरो प्रेम गरेर मलाई एकहोरो प्रेम गरेर मलाई एकहोरो प्रेम गरेर कसैले ज्ञानलाई मलाई एकहोरो बनाएर प्रेम गरेर कस कसैले ज्ञानलाई खोइ के केले उनले पाउँछन् दिनका दिन अनौठो पहाड पठाउँछन् दिनका दिन नदेखेरै मलाई सताउँछन् दिनका दिन नदेखेरै मलाई सताउँछन् दिनका दिन छोड्नु रहेछ तिमीले मलाई तोड्नु रहेछ हाम्रो नाता छोड्नु रहेछ तिमीले मलाई तोड्नु रहेछ हाम्रो नाता टुटाउनु नै थियो भने किन रोजो मेरो साथ टुटाउनु नै थियो भने ज्ञान तामाङ प्रतिबिम्बको यो रचना सँगसँगै पुनः स्वागत गर्न चाहन्छु कार्यक्रम मेरो रचनामा तपाईँ सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगार्स सँगसँगै तपाईँले हामीलाई इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot कमबाट पनि विश्वभरिकै साथ सुनेर साथ दिइराख्नु भएको छ कार्यक्रम मेरो रचनालाई तपाईँले विभिन्न वेबसाइट विभिन्न ब्लगहरूमा सुनेर साथ दिन सक्नुहुनेछ यो समयमा म सम्झन चाहन्छु भक्तिपुर साथ सरलाईका मित्र मोहन बिहानी अनि रामेछापका मित्र रामशरण श्रेष्ठजीप्रतिलाई उहाँहरूप्रति आभारी रहन्छु यो समयमा कार्यक्रम मेरो रचनाको हामी निकै उतार आर्धतिर आइसकेका छौँ अब भने हामी कार्यक्रमको लगभग लगभग अन्ततिर पनि छौँ नौ बजेर पैँतालिस मिनट गइसकेको अवस्था छ केही रचनाहरू बाँकी छन् मेरो हातमा सरस्वती रचनालाई अगाडि जोड्न चाहन्छु भ्याएसम्म तपाईँका सबै रचनाहरू बाँड्ने जमर्को मैले गरिराखेको छु यो समयमा सुरज गुरुङ को गजल छ मेरो हातमा हाल भारत भनेर लेख्नु भएको छ उहाँले उहाँको गजललाई अगाडि जोड्न चाहन्छु संविधानको धारामाथि उपधारा कहिले भन्ला संविधानको धारामाथि उपधारा कहिले भन्ला जनताकै हितको लागि सर्वहारा कहिले भन्ला नेता जति कुर्ची मात्रै तानातान गर्छन् साथी नेता जति कुर्ची मात्रै तानातान गर्छन् साथी मिलिजुली देश हेर्ने भैचारा कहिले भन्ला जनताकै हितका लागि सर्वहार कहिले भन्ला सभासद नै ज्यान मार भन्ने खबर सभासद नै ज्यान मार भन्ने खबर सुन्छु भ्रष्ट भ्रष्टाचारी मास्ने एन सारा सारा कहिले भन्ला संविधानको धारामाथि उपधारा कहिले भन्ला मुलुकी त्यो एनहरू रफा दफा दिगो दारू संविधान नै सुशान्तिको मुख्य तारा कहिले भन्ला जनताकै हितको लागि सर्वहार कहिले भन्ला हामी सबै नेपालीको चाहना हो देश बनोस् हामी सबै नेपालीको चाहना हो देश बनोस् यही हाम्रो देश बन्ने मूल नारा कहिले बन्ला संविधानको धारामाथि उपधारा कहिले बन्ला जनताकै हितका लागि सर्वहारा कहिले बन्ला जनताकै हितका लागि सर्वहारा कहिले बन्ला कुनै दिन त जुन तर जस्तो हाम्रो मिलन थियो कुनै दिन त जुन तर जस्तो हाम्रो मिलन थियो तिमी बिना मर्छु भन्थ्यो जीवन अन्तै मोडी गयो जीवन अन्तै मोडी गयो छोड्नु रहेछ तिमीले मलाई तोड्नु रहेछ हाम्रो नाता लुटाउनु नै थियो भने किन रोजो मेरो साथ लुटाउनु यो सुन्दर रचनाको लागि सुरज गुरुङजीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु अन्त्यमा रहेका छौँ हामी अन्त्यमा रहेर एउटा रचनालाई वाचन गर्न चाहे धेरै रचनाहरू बाँकी रहे होला आगामी हप्तामा तपाईँको रचनाहरूलाई क्रमशः जोड्दै जाने नै छु माया गर्छु तिमीलाई प्राप्ति गर्नै पर्छ भन्दिनँ माया गर्छु तिमीलाई प्राप्ति गर्नै पर्छ भन्दिनँ तिम्रो सिउँदोमा सिन्दुर भर्नै पर्छ भन्दिनँ म तिमी कसैको हुनेछौ म पनि कसैको हुनेछु तिमी कसैको हुनेछौ म पनि कसै कसैको हुनेछु तिमीसँगै आँसुको खोली तर्नै पर्छ भन्दिनँ म तिम्रै सिउँदोमा सिन्दुर भर्नै पर्छ भन्दिनँ म चरीसरी खुल्ला आकाशमा उडी हिँड्नु तिमी चरीसरी खुल्ला आकाशमा उडिरहनु तिमी मेरै दिलमा आज बसाइ सर्नै पर्छ भन्दिनँ म तिम्रै सिउँदोमा सिन्दुर भर्नै पर्छ भन्दिनँ म तिमी छोडे गए पनि कहाँ बिर्सुन्छौ ती यादहरू तिमी छोडे गए पनि कहाँ बिर्सन्छु ती यादहरू मेरो आँसुमा तिम्रो आँसु झर्नै पर्छ भन्दिनमा म माया गर्छु तिमीलाई प्राप्ति गर्नै पर्छ भन्दिनमा म म मर्दा मेरी प्रिय तिमीले आँसु नखसाल्नु है म मर्दा मेरी प्रिय तिमीले आँसु नखसाल्नु है तिमीले धोका दियो भन्दैमा मर्नै पर्छ भन्दिनँ म माया गर्छु तिमीलाई प्राप्ति गर्नै पर्छ भन्दिन म तिम्रो सिम्दोमा सिन्दुर भर्नै पर्छ भन्दिनँ म तिम्रो सिम्दोमा सिन्दुर भर्नै पर्छ भन्दिनँ म अन्जान श्रेष्ठ अभागी कान्छी बजार स्याङ्जादेखि उहाँले यो रचनालाई पठाउनु भएको थियो धेरै धेरै धन्यवाद दिन चाहन्छु यो सुन्दर रचनाको लागि अन्जान श्रेष्ठ अभागेजीलाई र अब हामी कार्यक्रमको अन्त अन्तमा रहेका छौँ यतिन्जेल सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद रचना पठाएर सहयोग गर्नुहुने सबै सर्जकहरूप्रति आभारी रहे आजको यो साहित्यिक ढुङ्गालाई यहीँ कतै किनारा लगाउने समय भइसकेको छ यतिन्जेल तपाईँले मलाई रेडियोमा त्यसै गरी इन्टरनेट अनलाइनको डब्लु रेडियो अर्पण डट कमबाट पनि तपाईँले सुनेर साथ दिनुभयो तपाईँ सबै सबैलाई धन्यवाद दिन चाहन्छु मेरो यो आवाजलाई तपाईँको रेडियो सेटसम्म पुर्याउन साथ दिनुहुने दर्पण पारीका अननीय मित्र राज पौडेलप्रति पनि आभार प्रकट गर्दै तपाईँकै साहित्यिक मित्र दिपेन्द्र पनि यो कार्यक्रम साहित्यिक बसैबाट उठ्न चाहन्छु आगामी हप्ता तपाईँ र मेरो भेट अवश्य हुनेछ साहित्य र सिर्जनाको सम्मान गरौँ नमस्कार राख्ने काद छैन कस्तो यो जीवन एक्लै रुन्छु एकान्तमा सम्हाले